लौन मलाई के भो आज फुकिदेऊ न धामी मायालु टुना मुना देऊ नाडी निधार छामी मायालु लौन मलाई के भो आज फुकिदेऊ न धामी मायालु टुना मुना देऊ नाडी निधार छामी मायालु आकाश काली पाताल काली छे काली दक्षिण काली लो परमेश्वरी यो मानुवालाई के लागेको छ दुधको दुध पानीको पानी अरे देऊ मेरो मनुवालाई के भो भन भोजपुर कि देवी हे सिद्ध काली साह्रै नै दुःख दियो परमेश्वरी त्यसैले न्युत गरेको तपाईँलाई लेखको भूत बेसीको भूत हे नाङले भूत हे राके भूत दशा गरे लाएर हो कि के हो परमेश्वरी लाउन राम्रो ढुसी हेराइदेऊ चोखो मनले बोलाउँछु आज गरेको छैन छुवा र छु त लौ परमेश्वरी जस्तोको तस्तै जे देखिया छौ त्यस्तै भन्देऊ परमेश्वरी हे हे मनुवा हे हे तेरो मनमा परमेश्वरी हो मनले चितास्ते भयो परमेश्वरी सपना पनि नराम्रो देख्छु दिनमै पनि अधेरो देख्छु सपना पनि नराम्रो देख्छु दिनमै पनि अधेरो देख्छु दिनमै पनि अधेरो देख्छु हे हेर मनुवा हेर चौतारी माथि देउता थापी देउतालाई सेतो कुकुरा भाकी मनलाई मोर रक्सीलाई छोड सद्गुरुबाट कि सन्ताप तिम्रो देउताले हर्ष टुना र मुना मोहिनी गर्छ भूत र प्रेत सबैले छोड्छ सद्गुरुबाट कि